do I would do anything, anything, anything at all to get you loving, loving, loving. Anything, anything, anything at all to get you loving, loving, loving. A one, two, three, four. Check one, two, के मेरो माइक अन छ as a matter of fact मलाई के भन्न मन छ देखि तिम्रो अदा सदा भड्केको मेरो जीवन छ empty beans my तिम्रो सन मेरो धन छ इट यो dream give me pills now that I am त्यो चोकको माया तिमीलाई हृदयबाट छ भेट राम्ररी छुरा मेरो कुरा गर्नुपर्ने पुरा तिको एकदम धारिलो लागे हुन्छ गर गर छैन तिमीलाई यो खबर यो मन कति चक्चपर यो तन मनले जहिले तिमीलाई नै रोज्छ मोज्छ होला तिमीलाई तर मलाई छैन साँचो होइन त्यो माया जसमा त्याग हुँदैन यो सानैदेखि देखाउने पर्ने फुर्ती स्मृतिको साथ अप्रोच गरिकन लगाए पनि फुर्की सताउनलाई खुर्कुन समाउनलाई थमाउनलाई खाने नदमाउन न खेचै छ गराबी थकाएर गएको पोजको पासु छु हुन्छु मजबुर बिर्माको तिमी सर सकिन बरु म मर्छु त्यहाँ सारा संसार मिलासा बास गर्न सुबास तिम्रो उठेको हुन्छ जो त्यो किन भन्न सकिन हर्पदिन्छु म सासु अमूल्य कान विभिन्न माया गर्ने सुहरा जीवनको सत्सङ्गै सँगै दङ्गै गर्छु म देखि तिमीलाई लाग्छ तिमी माया भावना पर्छ छ भन्छ तिमी कुरा अधुरा रही टुङ्गिएको आज तिमी आई काश्मीर